Thank you. माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे आफ्नै बाटो जाऊ आखिर जवान एउटै सजाने हो सुन सुन अल्लेरी नानी हो एउटा भन्दा धेरैसँग माया नलगाऊ मैले यता चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे आफ्नै बाटो जाऊ मैले यता चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे मोटुमा लेख जसलाई बेच्यौ राम्रो नलेख एउटै नाम मोटुमा लेख जसलाई बेच्यौ राम्रो न दुईटा भए जिन्दगी अधुरो एउटा भन्दा धेरैसँग माया नलगाऊ मैले त चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे आफ्नै बाटो जाऊ एउटा हुनु चलेकै हो कुरो दुईटा भए जिन्दगी अधुरो एउटा भन्दा धेरैसँग माया नलगाऊ मैले त चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ आफ्नै बाटो जाऊ मैले त चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे आफ्नै बाटो जाऊ जसलाई पनि तिम्रै हुन भन कसलाई दिन्छौ त्यो एउटा जो भन जसलाई पनि बाटोबाट सजा सबैलाई नफसाउ एउटा भन्दा धेरैसँग माया नलगाऊ मैले त चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे आफ्नै बाटो जाऊ एउटैको मन राम्ररी हाँसाउ सोझा सजा सबैलाई नफसाउ एउटा भन्दा धेरैसँग माया नलगाऊ मैले त चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ आफ्नै बाटो जाऊ मैले त चोखो माया लगाइसकेको छु मलाई आँखा नलगाऊ कान्छे आफ्नै बाटो जाऊ एउटै बनाऊ मनको राजा सबै मिली सुधारौँ समाज एउटै बनाऊ मनको राजा सबै मिली सुधारौँ समाज सुराउँछ समाज सबै मिले सुराउँछ समाज